जाडो महिना सुरु भए पनि लामखुट्टे सक्रिय हुँदा डेङ्गुका बिरामीको संख्यामा वृद्धि भएको छ गएको साउन महिनादेखि मक्सिरको पहिलो हप्तासम्म आइपुग्दा दुई सय बयासी डेङ्गुका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ साउन महिना यता एक हजार छ सय एकाउन्न जना बिरामीको रगत परीक्षण गरिएकोमा दुई सय बयासी जनामा डेङ्गु रोग देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताउनुभयो को डाटा हेर्नु जाँदाखेरि सोह्र सय एकाउन्न रक्त परीक्षण गरेकोमा चाहिँ दुई सय बयासीजना चाहिँ डेङ्गुको बिरामी देखिएको सबैभन्दा बढी चाहिँ हाम्रो कार्तिक महिनामा देखिएको छ जसमा चाहिँ हाम्रो साउनमा सातजना थियो भदकमा बिसजना असोजमा बाहुन्नजना थियो भने कार्तिकमा आएर चाहिँ एक सय सत्तरीजना देखिएको छ र मङ्सिरको पहिलो हप्तासम्म चाहिँ हाम्रो तेत्तिसवटा केसहरू चाहिँ रिपोर्ट भयो कार्तिक महिनामा अचानक पानी परेकाले सुकेर बसेका लामखुट्टेका फूल सक्रिय भन्दा डेङ्गुका रोगी बढेको हो जिल्ला जनस्वास्थ्य कार्यालयले रोग नियन्त्रणका लागि जनचेतना जगाउने कार्य शुरू गरे पनि डेङ्गु बिरामी घट्नुको सट्टा बढ़िरहेका छन् गएको साउन महिनामा सात जना भदौमा बीस असोजमा बावन्न जना डेङ्गुका बिरामी फेला परेको तथ्याङ्क जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरमा छ सबैभन्दा धेरै कार्तिक महिनामा एक सय सत्तरी जना डेङ्गुका बिरामी फेला परेको कार्यालयले जनाएको छ मक्सिर दोस्रो दोस्रो साता नबित्दै तेत्तिस जना डेङ्गुका बिरामी फेला परेका छन् कार्तिक महिनामा जिल्ला जनस्वास्थ्य कार्यालयले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किए पनि अचानक पानी परेपछि यसको संक्रमण बढेको हो सबैभन्दा धेरै भरतपुर नगरपालिकामा डेङ्गुका बिरामी देखा परेका छन् अघिल्लो वर्ष नौ सय छ्यालिस जनाको रगत परीक्षण गरिएका मध्ये बाहन्न जनामा डेङ्गुको संक्रमण देखा परेको थियो जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्य कर्मीलाई तालिम मार्फत डेङ्गु नियन्त्रणको उपाय सिकाइरहेको छ पर्चा पम्पलेट टाँसेर जनचेतना जगाउने काम जारी छ डेङ्गुको विषाणु भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्ने हुँदा लामखुट्टेको टोकाइबाट बस्नु नै डेङ्गु रोगबाट बस्ने पहिलो उपाय रहेको फेरि पनि जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसी रोग नियन्त्रणलाई प्रत्येक व्यक्तिले चाहिँ आफ्नो घर सफाइको कुराहरूमा ध्यान दिनु पर्यो गमलाहरू विभिन्न ठाउँहरूमा चाहिँ पानी भएको कारणले आफ्नो वृद्धि विकास बढाउने चाहिँ भएको कारण कुराहरूलाई चाहिँ हामीले पानी जम्न दिनु भएन सुरक्षित साथ सफा गर्नु पर्यो त्यस्तै गरी अब एउटै टोक्ने भएको कारणले गर्दाखेरि लामो बाउलो भएको लुगाहरू चाहिँ लगाउनु पर्ने हुन्छ बजारतिर जाँदाखेरि जिल्ला जनस्वास्थ्य कार्यालयले डेङ्गु नियन्त्रणको लागि विभिन्न कार्यक्रमहरू गरेको थियो जसमा चाहिँ अब डेङ्गुको लात नष्ट गरेर अभियान त्यस्तै गरी विभिन्न सञ्चार माध्यमहरूमा चाहिँ डेङ्गुको बारेमा जनचेतनामूलक कार्यक्रमहरू त्यस्तै गरी नगर क्षेत्रहरूमा चाहिँ माइकिङका कुराहरू भयो जनचेतनामूलक सन्देशहरू डेङ्गु सम्बन्धी दिनको लागि माइकिङको कुराहरू पनि हामीले गरिराखेका छौँ गर्छौँ त्यसै गरी हाम्रो स्वास्थ्य कर्मीहरूलाई चाहिँ डेङ्गु सम्बन्धी ओरिएन्टेसन कार्यक्रमहरू पनि हामीले अस्ति एघार गतिदेखि आजसम्म पनि हामीले दिइरहेका छौँ डेङ्गु भनेको भाइरल ज्वरो हो भाइरसको आफ्नै औषधि हुँदैन तर डेङ्गु रोग निको नै नहुने भनी हाल्न नहुने वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले बताउनु भयो एकपटक डेङ्गु रोग लागेको व्यक्तिलाई जीवनमा चार पटकसम्म रोग लाग्ने हुनाले डेङ्गु रोग लागेको थाहा पाउने बित्तिकै स्वास्थ्य कर्मीहरूलाई देखाइहाल्नु पर्ने वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारी अधिकारीले बताउनुभयो प्रोटोमल फेज फेभराइल फेज र क्रिटिकल फेज गरी डेङ्गु रोगका मुख्य तीन चरण हुन्छ प्रोटोमल फेजमा बिरामीलाई ज्वरो नआउने ज्यान गल्ने फेभराइल फेजमा चर्को ज्वरो आउने तथा क्रिटिकल फेज वा तेस्रो चरणमा विभिन्न निमोनिया देखिनुका साथै अन्य संक्रमण हुने तथा केही बिरामीहरू भने सन्चो भएर जाने वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले बताउनु बताउनुभयो बिरामीलाई ज्वरो नआउने ज्यानहरू गल्ने आलस्य हुने मासु दुख्ने कर्करी खाने लुच्ने हड्डीहरू दुख्ने जस्तो प्रोड्रोमल सिम्टम भन्छौँ हामी त्यो खालको लक्षण आउँछ त्यसपछि बिस्तारै एकदम ज्वरोको फेज आउँछ चर्को ज्वरो आउने एक सय तिन एक सय चार डिग्री फरेनाइटसम्म ज्वरो आउने चिसो लाग्ने पसिनाहरू आउने हुनसक्छ र अघिल्लो लक्षणहरू सबै रहन सक्छ त्यसलाई हामी फेब्राइल फेज भन्छौँ त्यसपछि चाहिँ एकदम क्रिटिकल फेज कोही कोही बिरामीहरूको शरीरमा अचानक डाबर देखिने कसैको ब्लड प्रेसर घटिहाल्ने कसैको चाहिँ एउटा शरीरको सन्तुलनहरू बिग्रिएर अचानक विभिन्न खालको निमोनिया बिमारीदेखि लिएर अन्य सङ्क्रमणहरू हुने जस क्रिटिकल फेज आउँछ भने केही बिरामीहरू चाहिँ त्यसपछि रिकभर हुने हुन्छ जान्छन् लामखुट्टे निरोधका उपायहरू सोच्नु पर्यो र व्यक्तिले लिने होसियार भने एकचोटि डेङ्गु लागेको मान्छेलाई जीवनमा चार पटकसम्म डेङ्गु लाग्ने हुनाले एकचोटि डेङ्गु लागेर सन्चो भएर पछि पछि ज्वरो आयो भने त्यो बेला फेरि अझ बढी कडा प्रकारको डेङ्गु त होइन भनेर चाहिँ विशेषज्ञसँग सम्पर्क गर्नु पर्यो दैनिक जसो चिसो बढ्दै गएको र जिल्ला जनस्वास्थ्य कार्यालयले सञ्चालन गरेको सर्च एन्ड डिस्ट्रोय अभियानको प्रभावले पनि नयाँ डेङ्गु नथपिनु पर्ने हो तर दैनिक जसो डेङ्गु रोगीमा कमी नआउँदा थप समस्या भएको हो त्यसैले डेङ्गु रोग नियन्त्रण गर्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले थप अभियान सञ्चालन अन्तर्गत प्रत्येक वडामा स्वास्थ्य कर्मी खटाई घर दैलो गरी लामखुट्टेको लार्भा नष्ट गर्ने पानी पानी जम्ने खाल्टा खुल्ली पुरिदिने डेङ्गु विरुद्ध जनचेतना फैलाउने घर पसल होटल कार्यालय आदिमा डेङ्गुका लार्भा हुर्कन सक्ने स्थानको पहिचान गरी त्यहाँ जम्मा भएको पानी फाल्न लगाइयो भने डेङ्गु रोग अवश्य नियन्त्रण हुने थियो साथै डेङ्गु रोगबाट बस्नका लागि प्रत्येक व्यक्ति आफै पनि सचेत हुनु जरुरी छ